हेलो अनि नमस्ते भन्दै आइपुगे है साथी तपाईँलाई नै धेरै धेरै माया गर्ने साथी म स्वर्णिमा तपाईँको प्यारो कार्यक्रम साथीसँग मनका कुराको चार सय चौरानब्बे भागमा अनि स्वर्ण पार्टनर चाहिँ म पनि छु है साथी तपाईँको आफ्नै प्यारो हँसिलो रसिलो जिग्री साथी सबिन टुप्पी पालेर अनि कस्तो छ त झिक्री तपाईँको हालखबर मजा आयो होला नि होइन युवा खेलकुद मेलामा विभिन्न किसिमको खेल खेल्न अनि विभिन्न किसिमको गीत सङ्गीत अनि कन्सर्ट हेर्न टुप्पी पालेर अब मजा नआउने त कुरै भएन नि होइन साथी झन् अपाङ्गता भएका साथीसँग विभिन्न किसिमको खेल खेल्दा अझ साँप सिँढी घैटो फुटाउने खेल खेल्दा एचआइभी लेखिएको टिनको भाँडालाई बलले हिर्काउँदा रिङ फालेर फलफुलमा पारेर टन्नै पुरस्कार जित्दा त मजा आइहाल्छ नि होइन त साथी त्यही त त्यसमा त्यो खेलहरू खेलेर विभिन्न किसिमको अपाङ्गता सम्बन्धी अनि सरसफाइ सम्बन्धी एचआइभी सम्बन्धी पोषण सम्बन्धी र विस्फोटक पदार्थ सम्बन्धी जानकारी जानकारी पाउँदा र त्यो कुरालाई व्यवहारमा नउतार्दा के कस्तो परिस्थितिमा पुग्न सकिन्छ भन्ने कुराहरू पनि त थाहा पाउँदा त मजा आयो होला नि अन्त जिग्रे टुप्पी पालेर त्यो त नहुने चान्सै भएन नि होइन साथी बरु सबिन अहिले चाहिँ युवा खेलकुद मेलामा सातैवटा जिल्लामा के के रमाइलो भएको थियो त्यही कुरा पो सुनाउने हो कि साथीलाई भइहाल्छ नि सोध्ने पार्टनर अब युवा खेलकुद मेलामा जानुभएको साथीलाई त त्यहाँ गएर कति रमाइलो भयो भनेर त भनिराख्नु नपर्ला र जो जो जानुभएको छैन नि उहाँहरूलाई पनि त नगएकोमा चुकचुक पार्नु पर्दैन होइन त जिकिर साथी टुप्पी पालेर त्यही त केही सबै हेलो साथी मलाई त हेर्नुहोस् न आज क्या रमाइलो लागेको छ भने नि अब देशभरिको साथीहरूले हाम्रो सातवटा जिल्लामा भइरहेको युवा खेलकुद मेला यानि कि युथ स्पोर्ट्स मेलामा सहभागी भइरहेका छन् अब युथ स्पोर्ट्स मेलामा के भइरहेको छ भनेर सोचिरहनु भएको छ भने नि साथी म फेरि पनि तपाईँलाई रिमाइन्ड गराउँछु है कि यो मेला यस्तो थलो हो जहाँ विभिन्न खेल सङ्गीतको माध्यमबाट मनोरञ्जन मात्र होइन यो ठाउँमा धेरै कुरा सिक्न पनि सकिन्छ नि जस्तै एचआइभी एज पोषण विस्फोटक पदार्थ र अपाङ्गता सम्बन्धी विभिन्न मुद्दाहरूको बारेमा जानकारी विभिन्न खेलकुद र स्टलहरूको माध्यमबाट साथीलाई प्रदान पनि गरिएको छ नि ओहो के भइरहेको छ भनेर हेरेको त पूर्व मिस नेपाल र मिडिया सेलिब्रेटी मालविका सुब्बा त भर्खरै व्हिल चेयरमा सरल सहभागी पो हुनुभएको रहेछ त बरु उहाँलाई सोधौँ न त व्हिल चेयरमा बसेर दौड गर्दा उहाँलाई कस्तो अनुभव भयो र अपाङ्गता सम्बन्धी उहाँले के बुझ्नुभयो त उहाँलाई नै सोधौँ न हुन र साथी एकदम गाह्रो हुँदो रहेछ है यसको लागि त एकदम कि त जिम जानु पर्यो हुनु पर्यो है त्यसपछि प्र्याक्टिस एकदम चाहिँदो रहेछ टेक्निक थाहा भएन भने चाहिँ गर्न एकदम गाह्रो तपाईँहरूलाई चाहिँ म सल्युट गर्छु होइन जुन तरिकाले पनि तपाईँले आफ्नो जीवनयापन गरिरहनु भएको छ त्यसको लागि तपाईँलाई ठुलो सलाम छ साँच्चै नै मालविकाजीले भन्नुभयो जस्तै विलचेयरमा बसेर अपाङ्गता भएका साथीहरूले कस्तो अनुभव गर्नुहुन्छ र अप्ठ्यारोहरू के के छन् भनेर बुझ्नुभयो बरु साथी मालविकाजीसँगै विलचेयरमा रेस गर्नुभएको अपाङ्गता भएका साथीलाई नै सोधौँ न त उहाँलाई कस्तो अनुभव भयो त जितेर फर्स्ट भएकोमा मेरो नाम सोनिका ढका बिस्तारै बिस्तारै आइरहेको थिएँ कि सँगै तर हामी त बानी भइसक्यो हामीलाई त्यस्तो हुलचेयर गा आँक्न त्यस्तो लाग्दैन कि म अब पहिला हुलचेयर रेसमा पनि दौडमा पनि फर्स्टहरू भइरहन्थेँ त्यस्तो रमाइलो लाग्यो मालविकाजीसँग रेस गर्दाखेरि मेरो राजु छेत्री मैले एकदम राम्रो फिल गरिरहेछु खुसी फिल गरिरहेछु छैन आजको प्रोग्राम चाहिँ स्पेसली होइन हाम्रो भनौँ न मिडिया पर्सनालिटी र हाम्रो बिच जुन भयो होइन <laughs> त्यो एकदमै खुसीको कुरा हो होइन उहाँहरूले पनि अब हुन्छ बस्दाखेरि कस्तो हुन्छ भन्ने कुरा अलिकति फिल गर्नुभयो होला शारीरिक अपाङ्ग भए तापनि आत्मामा अपाङ्ग छैन होइन मानिसले अपाङ्ग छु भनेर आफूलाई एक्लो टुक्रो नसम्झिने हामी शरीरमा अपाङ्ग भए तापनि आत्मामा अपाङ्ग छैन अब कति काठमाडौँको मात्रै कुरा गर्ने साथी बरु हाम्रो साथीसँग मनका कुरा टिमका साथीहरू त यत्र तत्र सर्वत्र नै कि जिल्ला जिल्लामा छाएका छन् त्यसैले स्वर्णिमाले एकजना साथीको इन्टरभ्यू लिएको थियो त्यसै लागौँ न त त्रिनगर स्कुल एलएन चोक धनगढी कैलालीमा एकदम ठिक लाग्यो मलाई यहाँ किनभने सपाङ्ग साथीहरूसँग र अपाङ्ग साथीहरूको बिचमा हामीहरूको खेलकुद भयो र त्यो खेलकुदमा हामीहरूको जिता जितसम्म पनि पुग्यो र अपाङ्ग सक्ने कि सपाङ्ग साथीहरूले सक्ने भन्ने जस्तो लाग्यो समाजले पनि त्यही हिसाबले बुझ्नु पर्यो जस्तो अपाङ्गता भएका व्यक्तिहरूलाई हरेक कुरामा पनि अलिकति गाह्रो महसुस भइरहेछ भन्ने कुरालाई चाहिँ बढी प्राथमिकता दिनु पर्यो यो कार्यक्रमलाई कसरी हेर्ने हो भने अपाङ्गता भएका व्यक्तिहरू जति जति छन् यो समाजका गण्य गर्ने मान्ने र एउटा लिडरसिप गर्ने व्यक्तिहरूले पनि अपाङ्गतै सर भएर आफूलाई पनि हेरिदिने हो भने कतिको गाह्रो हुन्छ त्यसलाई चाहिँ कसरी हाइलाइटेड गर्नुपर्छ उनीहरूको कुराहरूले कसरी सुन्नुपर्छ भन्ने एउटा खालको महसुस वा कैलालीमा त क्या मजा भएको रहेछ है साथी भेरी गुड यहाँ सुन्नुहोस् न साथी बरु त्यहाँ एकजना पत्रकार साथी पनि हुनुहुँदो रहेछ बरु त्यो पत्रकार साथीलाई सोधौँ न त युवा खेलकुद मेलामा आएर उहाँले के अनुभव सङ्घाल्नु भयो भनेर एकदमै राम्रो लाग्यो अपाङ्ग साथीहरूसँग दौड्दा उनीहरूसँग उनीहरूले पनि आज दौडनु पायो दौडनु पायो एकदम खुसी लाग्यो जसरी उनीहरूसँग उनीहरूले किनकि क्षमता जस्तो छ उनीहरू हामीसँग प्रतिस्पर्धा गर्नु पऱ्यो हामीले आफ्नो तर्फबाट प्रतिस्पर्धा गर्नु प्रथम द्वितीय नहुन सके पनि हामीले आफ्नो स्थान एकदम राम्रो यो खास गरी अपाङ्गता भएका व्यक्तिहरूको अनुभव होइन उनीहरूले कस्तो अप्ठ्यारो भोगिरहेछ भनेर अपाङ्ग मानिसहरूलाई पनि अनुभूति गराउनु ठुलो कुरा हो यस किसिमको कार्यक्रमले एउटा चाहिँ नयाँ किसिमको सन्देश दिएको छ एउटा उनीहरूको पीडा र उनीहरूले पाउने कष्ट भोगिरहेको कुरालाई अरूले पनि अनुभूति गरून् वा वा वाह कैलालीको कुरा त सुनिहाल्नु भयो त्यसो भए लागौ न त पोखरातर्फ पोखरामा चाहिँ तपाईँको टुप्पी पालेको साथी सबिन हुनुहुन्छ पौरा समय निकै घर्किँदो छ हाम्रो माझमा थुप्रै खेलहरू अनि थुप्रै प्रस्तुतिहरू रहेको हुनाले सकेसम्म सबै प्रकारका खेल र प्रस्तुतिहरूलाई छोटो मिठो गराउन म सम्पूर्ण भोलिन्टियर मित्रहरूलाई हार्दिक आग्रह गर्न चाहन्छु सम्पूर्ण दर्शकहरू छेउछेउमा बसिदिनु अनुरोध गरिन्छ अब खेल रिले खेल सुरु हुन गइरहेको छ बौद्धिक अपाङ्ग भएका साथीहरू र साथमा सञ्चारकर्मीहरूको यो रिले दौडमा काठमाडौँ कैलाली र पोखराको रमाइलो कुरा सुनेर र युवा साथीहरूले दिनुभएको साथ देखेर त म दङ्ग फुरुङ्ग छु साथी हुनु पनि हो यस्ता राम्रा राम्रा काममा समाजको सबै व्यक्तिहरूले साथ त अवश्य पनि दिनुपर्छ नि के कसो साथी किनकि मुद्दाहरू फरक फरक हुन सक्छन् तर एक न एक दिन यी मुद्दाहरूले हाम्रो जीवनमा पनि प्रभाव पार्न सक्छ नि होइन र साथी त्यसैले आज अहिलेदेखि नै यी मुद्दाहरूको बारेमा जानकारी लिने र जनचेतना फैलाउने काम जसरी आज साथीसँग मनका कुरा टिमले युवा खेलकुद मेलाको मार्फत गर्यो नि त्यसरी नै तपाईँहरूले पनि अरू रचनात्मक उपाय लगाउन सक्नुहुन्छ नि साथी के कसो ओहो पिनाटा फुटाउने यानि कि मटका फुटाउने खेलमा अर्को साथी पनि विजय हुनुभएको छ मलाई पनि यो पिनाटा फुटाउने खेल खेल्न क्या मन लाग्यो क्या साथी त्यसै म चाहिँ अब खेल खेल्नतर्फ लाग्छु तपाईँ चाहिँ सुन्दै गर्नुहोस् है रेडियो प्रोग्राम साथीसँग मनका कुरा ल थाहा पाउनु भयो होइन साथी कि कति रमाइलो भएको रहेछ भनेर र युवा खेलकुद मेला मिस गरे भनेर पछुतो पनि लागिरहेको होला नि होइन त झिक्रे टुप्पी पालेर त्यही त तर केही छैन अरू जो साथी आउनु भएको थियो उहाँहरूले त सुनाइहाल्नुहुन्छ नि तपाईँलाई होइन त साथी त्यो त भनिहाल्नुहुन्छ नि जिग्रीले होइन त साथी टुप्पी पालेर अझ हाम्रो सातवटै जिल्लामा हामीलाई प्रत्यक्ष रूपमा साथ दिनुभएको सबै पत्रकार सञ्चारकर्मी साथीलाई रोड ट्र्याक क्लबका साथीलाई अनि अपाङ्गता सम्बन्धी काम गर्ने सङ्घ संस्थाहरूलाई साथीसँग मनका कुरा रेडियो श्रोता क्लबका साथीलाई धन्यवाद नदिकन त हामी पक्कै पनि बस्न सक्दैनौँ होला नि हामी त सोध्ने पार्टनर त्यो त हो नि सबिन किनकि उहाँहरूले हामीलाई निस्वार्थ रूपमा जुन साथ दिनुभयो नि त्यो साथ बिना त हाम्रो सातवटै जिल्लामा कार्यक्रम यति सफल हुँदै हुँदैन थियो होला नि होइन त साथी अझ कतिपय पत्र पत्रिकाको साथीले त फ्रीमा यानि कि सित्तैमा हाम्रो कार्यक्रमको विज्ञापन छापिदिएर पनि त सहयोग गर्नुभएको थियो नि त्यही त सोध्ने पार्टनर अब मेलाको मात्र के कुरा गरेर बस्नु बरु विवेक र रोशनीको पो कुरा गर्ने हो कि क्या हो टुप्पी पालेर ल ल गरौँ न त सबिन साथी सुनौ है त विवेक र रोशनीको कथा ल भाइ के तिम्रो एक किलो चिनी ल सब अङ्कल त्यो तराजुमा जोग्दा एक किलोको ढकलाई खाने गरी चिनी पुगेकै छैन के हो अङ्कल ठगिदिने ठगिदिने रे सानो मान्छे भएर ठुलो कुरा नगर त तिमीले छैन सिकाउने मलाई तिमीहरू भुरा जन्मनुभन्दा अगाडि नै मैले पसल थापेँ आउँ बुझ्यौ सिकाउँछ मलाई हेर्नुहोस् है सा अङ्कल तपाईँले यसै गरी ठगिरहनु भयो भने म एकजना ग्राहक त घट्यो घट्यो हो क्या ल भन्नुहोस् अब हाम्रो क्लबमा पनि यो कुरा उठ्यो भने मेरा साथीहरू पनि आउँदैनन् ल हेर्नु त तेरिका नरिसाउनु विवेक भाइ तेरिका हेर अब म पुरै मिलाएर हालिदिन्छु नि त अब सानो सानो कुरामा चाहिँ यस्तो गर्नु हुन्न क्या तेरिका अरूलाई भन्नु न यस्तो कुरा ए ल ल्याउ दिनुहोस् दिनुहोस् ल साउजी ठ्याक्कै एक किलोको चिनीको पैसा छ ल हेर्नुहोस् होइन ऊ त्यो बाटोमा हिँड्ने रोस्ने होइन भने हो त नि रोस्ने ए रोस्ने ए विवेक तिमी अनि आज क्लबमा सबैजना मिलेर ढुङ्गे सफा गरेर जाने भने होइन जान ढिला भएन तिमी चाहिँ आउँदैनौ होइन होइन आउनु परिहाल्यो नि त्यस्तो काममा तिमी जाँदै गर होइन म यो सामान घरमा पुऱ्याएर तु आइहाल्छु है ल म गएँ है त म आइहाल्छु है ल बुवा ल यी मैले हजुरले भन्नुभएको सबै सामानहरू बजारबाट ल्याइदिएछु है ल यहाँ राखिदिएछु ए ल ल अनि आउन नपाई कता दौडिन लागिस् त त फेरि आज हाम्रो उता क्लबका साथीहरू मिलेर ढुङ्गे धारा पुरै सफा गर्ने प्लान छ क्या बुवा त्यही भएर म पनि त्यतै जान आँटेको क्लब क्लब होइन के क्लबको भुत चढेको छ तँलाई खुक्क बसेर घरको काममा सघाउनु त कहाँ हो पढाइ लेखाइ के हो थाहा छैन यो क्लब र स्लबमा लागेर बच्चैदेखि राजनीतिमा लाग्नु परेको छैन भनिदिएको छु है मैले तँलाई राजनीति होइन क्या बुवा अब त्यो जुन बयरगाछी ढुङ्गे धारा उहिलेदेखि फोहोरको फोहोर नै छ हेर्नुहोस् अब यसो साथीभाइ मिलेर सफा गरौँ आफ्नो गाउँठाउँ विकास गरौँ भनेर त हो नि बुवा ए उसो भए गाउँठाउँको विकास गर्ने जिम्मा तिमीहरू भुराहरूको मात्रै भयो होइन त के चाहिँ लछार पाटो लाउँछौ हँ हुने कुरा गर्नुपर्छ नि गाउँ विकास गर्छौँ रे हेर विवेक मलाई तसँग केही बस गर्नु छैन तर यदि बाउले भनेको कुरा नमानि जान्छस् भने जा तर त्यो वाइहात क्लब स्लबमा जा भनेर म कदापि सल्लाह दिन्न बुझिस् गएँ म विवेक तिमी हिजो नआएर त बोरै भयो नि हेर न मलाई पनि झन् बोर भयो नि हेर न बुवाले के के भनेर आउनै दिनु भएन अनि ए उसो भयो तिम्रो बुवाले आउनु नदिनु भएको तिमीलाई हेर न त्यस्तै त्यस्तै भएर नत्र यसो बुवाको आँखा छोडेर आएको भए भइहाल्थ्यो नि त्यसो होइन नि रोशनी नराम्रो काम गर्न लाग्यो हो र भने लुकेर गर्नलाई आँखा छोड्नलाई बरु म बुवालाई सम्झाएर कुरा गरेर आइहाल्छु नि होइन ल ल ल जाउँ घन्टी पनि लायो ल ल ल जाउँ जाउँ क्लास जाउँ होइन एक बिहानै कहाँ पुगेर आएको हँ विवेक कहीँ होइन बुवा यसो पत्रिका किन्न बजार गएको थिएँ होइन के छ हो आजको पत्रिकामा विशेष त्यस्तो विशेष त केही छैन बुवा त्यही पर डाँडा गाउँका साथीहरूको कामको बारेमा लेखेको छ डाँडा गाउँको बारेमा रे होइन त्यस्तो पत्रिकामै आउने गरी के लेखेको छ पढ त पढ पढेर सुना त मलाई वा ल यहाँ छ यी डाँडा गाउँ पटक पटक सम्बन्धित निकायमा निवेदन दिएर र धाएर पनि गाउँको बाटो मर्मत हुन नसक्दा दिक्क डाँडा गाउँवासीका समस्या अब भने समाधान भएको छ ल हेर्नुहोस् बा बर्खामा बाटोकै खाल्डोमा जमेको पानी र हिउँदमा उड्ने धुलोले सडक कष्टप्रद बनाएपछि स्थानीय डाँडा गाउँ युवा क्लबका युवाहरूले उक्त बाटो निर्माण गर्ने काम सुरुवात गरेका थिए होइन त बा अनि डाँडा गाउँ युवा क्लब र स्थानीय सहयोगबाट निर्मित उक्त बाटोलाई साथी मार्ग भनी पनि नाम दिएको छ अरे ल ओहो राम्रै काम गरेछन् त त्यही त राम्रो काम गरेपछि त चारैतिर चर्चा पनि हुने है बा र त यही त नि धन्न बनाएछन् त्यो बाटो नत्र त साह्रै अप्ठ्यारो भएको थियो नि त्यही त नि फेरि त्यो बाटो जस्तै हाम्रो त्यो ढुङ्गे धारा पनि धेरै फोहोर भएको छ क्या त्यसलाई पनि त जीर्णोद्धार गर्ने बेला भएको छ नि होइन त बा त्यो त हो तर भनिहालेँ नि सबै कुरा तिमीहरूकै ठेक्का त होइन नि एउटा क्लब मात्रले के गर्छौ भन त डाँडा गाउँमा त गाउँलेहरूले पनि सहयोग गरेका छन् त्यो त हो बुवा तर राम्रो काम गर्ने भएपछि त अरूहरूले पनि त सहयोग गरिहाल्ने रहेछन् नि हजुर नै भन्नु न हजुरले पनि त राम्रो काम गर्न आँटेको छ भनेपछि सहयोग गर्नुहुन्न त त्यो त गरिहाल्छु नि अनि त बुवा हजुरलाई पनि त हाम्रो क्लबको नाम पत्रिकामा आएको अनि हामीले आफ्नो गाउँ ठाउँको लागि केही राम्रो गरेको हेर्नु मन छ नि छ कि छैन ल भन्नु न भयो त्यो त छ नि तर यो सबै गर्न सजिलो त छैन है विवेक गरेमा र आँटेमा त सकिहालिन्छ नि बुवा अब मलाई नै हेर्नु न म पहिले कसैसँग बोल्न पनि यस्तो डराउँथेँ अब अहिले हेर्नुहोस् त तपाईँसँग पनि बोल्न सक्छु अरूहरूसँग पनि कस्तो मजाले कुरा गर्न सक्ने भएको छु हो कि न बुवा तपाईँले पनि त यसो विचार गर्नुभयो होला नि त्यो त हो बडो आँटिलो छस् नि आजभोलि त्यसैले त भने नि बुवा म मेरो पढाइ पनि बिगार्दिनँ मलाई थाहा छ पढाइ पनि एकदमै महत्त्वपूर्ण छ तर हामी सके जति क्लब मार्फत आफ्नो गाउँठाउँका लागि केही राम्रो गरेर देखाउन चाहन्छौँ बुवा ल ल अब त मैले पनि छर्लङ्ग कुरा त बल्ल पो बुझेँ नि ल त्यति राम्रो कुरा रहेछ तैँले पनि त्यहाँ गएर राम्रो गर्न सक्छु जस्तो लाग्छ अगाडि बढ्न सक्छु जस्तो लाग्छ भने जान त आफ्नो व्यक्तित्व विकास गर म रोक्दिनँ तर आफ्नो पढाइ चाहिँ नबिगार है छोरा <laughs> भइहाल्छु नि बुवा म आफ्नो पढाइ त बिग्रिनै दिन्न नि बरु बुवा अझ पछि मेरो नाम पनि यसै गरी पत्रिकामा आयो भने तपाईँको नाम क्या चल्छ तपाईँको नाम क्या ठुलो हुन्छ भन्नु त बुवा ल ल भयो अब धेरै गफ नलगा पहिले गरेर देखा अनि फुर्ती लाउनु हस् बुवा <laughs> म गरेर देखाइहाल्छु नि बुवा यस बुवा स्वर्णी पार्टनर मैले त विवेकलाई माने भा कस्तो मजाले आफ्नो बुवालाई मनाएको त्यो त हो नि सबिन क्लबमा गएर के नै हुन्छ र भनेर उसको बुवाले कराउँदा पनि कस्तो मजाले नरिसाइकन अर्को क्लबले गरेको राम्रो काम पत्रिकामा आएको पढेर सुनाएकोले उसको बुवा पनि त कस्तो मजाले मान्नु भयो नि होइन त्यही त सोध्ने पार्टनर फेरि भन्ने हो भने नि क्लबमा लागेर त धेरै नै फाइदा हुन्छ नि होइन र जस्तो कि तपाईँको यो प्यारो साथी सबिन छ नि साथी ऊ पनि पहिला बाल क्लब युवा क्लब हुँदै बल्ल यहाँसम्म आइपुगेको हो नि थाहा छ तपाईँलाई हो नि जिग्री साथी म पनि पहिला बाल क्लबमा जान्थेँ क्या कस्तो रमाइलो हुन्थ्यो भनेदेखि नि टुप्पी पालेर प्रत्येक हप्तै पछि विभिन्न किसिमको कार्यक्रममा सहभागी हुँदा तालिममा भाग लिँदा नयाँ नयाँ कुरा थाहा पाउँदा त यति मजा आउँदैन थियो र स्वर्णी पार्टनर त्यही त केही सबिन एक त नयाँ कुरा सिक्न पाउने अर्को विभिन्न किसिमको विषयवस्तुको बारेमा पनि थाहा पाइने कि हो नि जिग्री साथी र आज म यहाँ यसरी तपाईँहरूसँग मजाले कुरा गर्न सकिरहेको छु नि यो सबै चाहिँ सानो बेलादेखि क्लबमा लागेर नै हो जस्तो लाग्छ क्या मलाई त किनकि पहिला म क्लबमा लाग्नुभन्दा अगाडि राम्रोसँग कसैसँग पनि कुरा गर्न सक्दैन थिएँ तर क्लबमा लागेपछि ल हेर्नुहोस् त पार्छ नि साथी अहिले त <laughs> अब जे भए पनि होइन साथी मजाले बोल्न त सक्यो नि त्यो त हो है सबिन तिमीलाई त क्लबमा लागेर धेरै नै फाइदा पुगेको छ बरु हाम्रो साथीलाई पो पुगेको छ कि छैन त्यो नै बुझाउनु पर्यो आजको भिओवाई क्वेसन सोधेर हुँदैन ल साथी आजको भिओवाई यानि कि भोइसेस अफ युथको प्रश्न रहेको छ क्लबमा लागेर फाइदा हुन्छ कि हुँदैन यदि हुन्छ भने कसरी र हुँदैन भने कसरी प्रश्न फेरि एकपल्ट है जिग्रे क्लबमा लागेर फाइदा हुन्छ कि हुँदैन यदि हुन्छ भने कसरी हुँदैन भने कसरी टुप्पी पालेर र आफ्नो विचार लेखेर हामीलाई पठाउन चाहनुहुन्छ भने मोबाइलको मेसेज बक्समा गएर भिओवाई टाइप गरेर एउटा खाली ठाउँ छोड्नुहोस् र आफूलाई लागेको कुराहरू लेखेर पैसा नै नलाग्ने टोल फ्री एसएमएस नम्बर चार चार शून्य शून्य यानि कि फोर फोर जिरो जिरोमा पठाउनुहोस् है साथी र जिग्री याद गर्नुहोस् है यो एसएमएस नम्बरमा तपाईँले जति लामो मेसेज पठाए पनि तपाईँको एक पैसा पनि काट्दैन त्यही भएर टन्नै मेसेज र अप्सनहरू पठाउनुहोस् है हामीलाई र सोनी पार्टनर यो क्लबकै कुरा भइरहेको बेलामा नि मलाई कैलालीको श्रोता क्लबको साथीले गर्नुभएको कार्यक्रमको पो याद आयो भने के गर्ने होला के गर्नु नि त्यही कुरा सुन्ने नि होइन साथी बरु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 आमाले पुरा नजानु पर्दैन क्लबका साथीहरूलाई साथीहरूसँग भने अनि उनीहरूले पनि हुन्छ भनेपछि अनि हामीहरूले यो सहनशीलता युवा क्लबबाट हामीहरू यो नोबेल एकाडेमी स्कुल खोलेका हौँ हाम्रो यो नोबेल एकाडेमीमा पाँच कक्षासम्म छ यो पाँच कक्षासम्ममा डेढ सयभन्दा बढी विद्यार्थीहरू छन् स्कुल खोल्ने बेला त गाह्रो भयो अब स्कुल स्कुल पनि खोल्यो अनि समाजको पनि धेरै नै सहयोग छ यसमा बच्चाहरू पठाइदिए अब बच्चाहरू नपठाएको भए अब स्कुल पनि चल्ने थिएन अनि स्कुल फर्केको बेलामा पनि बनाइदिन्छन् सबै युवाहरू मिलेपछि लगभग सबैलाई शिक्षा दिन सकिन्छ यो स्कुल खोल्नु भन्दा अगाडि यहाँ एकदम डामोडर थियो यहाँ केही थिएन खाली जग्गा थियो यहाँ भर्केको घर घर थियो एउटा पुरानो साझा थियो त्यो साझालाई हामीहरू मरम्मत गरेर अनि स्कुल सञ्चालन गरेको त्यो बच्चा पठाउनु त हामीले घर घरमा गएकै हौँ पहिला घर घरमा गएपछि उनीहरूलाई खुसामद गर्नु पऱ्यो खुसामद गरिसकेपछि पनि उनीहरूले आफ्नो बच्चाहरू पठाए यहाँ स्कुलमा अब स्कुल त भर्खर तिन वर्ष भयो हाम्रो भविष्यको योजना चाहिँ यहाँ विद्यार्थी जुटेपछि यहाँ दस क्लाससम्म खोल्ने विचार छ हामीहरूले यहाँ आर्थिक स्थिति कमजोर भएको बेला बच्चालाई कम फिस लिएर पनि पठाइदिन्छौँ किनकि शिक्षा सबैजनाको अधिकार हो त्यही भएर हामीलाई बच्चालाई स्कुलबाट वञ्चित नहोस् भनेर स्कुल हामीहरू सहुलियत दरमा पनि पठाइदिन्छौँ हामीहरूले यो क्लबबाट धेरै काम गरेका छौँ अनि गाउँका अभिभावकहरू पनि धेरै खुसी भएका छन् हामीहरूले बाटोमा हिँड्ने बाटुवाहरूको लागि पानी खानलाई नलका नल्का गाएका छौँ स्कुलमा नल्का गाएका छौँ अनि एउटा नर्सरी पनि बनाएका छौँ त्यसमा खरहरू हुन्छन् ख खरहरू हुन्छ त्यो खरहरू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 मलाई त मेरो पहिला पहिलाको कुरा याद आयो क्या भनौँ भन न भन अब नभन भने भनिहाल्छु भन त्यही त के पहिला पहिला हामी क्लबमा जाँदा के होइन जहिले शुक्रबार दुई बजे पुग्थ्यौ के है क्लबमा अनि एक दिन पनि जान मिलेन भने क्या बोर लागेर आउने क्या हो र किन नि किन हुनु नि स्वर्णी पार्टनर अब जिग्री साथीहरू भेट्न नपाएर नि अब क्लबमा नयाँ नयाँ कुरा सिक्ने आफूभन्दा सानालाई सिकाउने त छँदै थियो तर त्योभन्दा पनि रमाइलो चाहिँ के हुन्थ्यो थाहा छ नयाँ नयाँ साथी बनाउन पाउने भएर पनि बब्बाल मजाउँथ्यो क्या टुपी बालेर त्यो चाहिँ हो के है नयाँ नयाँ साथी बनाउन अनि उनीहरूको बारेमा बुझ्न उनीहरूसँग नयाँ कुरा सिक्न त क्या रमाइलो हुन्छ नि म पनि नयाँ नयाँ साथी बनाएँ भने उनीहरूबाट नयाँ नयाँ कुरा थाहा पाइरहेको हुन्छु अनि आफूले जानेको कुराहरू पनि त उनीहरूलाई सिकाउन सकिन्छ नि होइन हो नि किनकि जिग्री साथी तपाईँलाई पनि थाहा नै छ नि नयाँ साथी बनायो भने उहाँहरू बस्नुभएको ठाउँको बारेमा अनि उहाँहरूको ठाउँमा के कस्तो चालचलन पर्वहरू मनाइदो रहेछ भनेर पनि त थाहा हुन्छ नि अन्त रमाइलो भएन साथी हो नि सबिन फेरि एउटा भनाइ नै छ नि साथी everyone is different and everyone is special यानि कि सबैजना फरक छन् र सबैजना विशेष छन् भन्ने त्यही भएर नयाँ साथीहरू बनाएर हामीले थुप्रै कुराहरू पनि त सिक्न सक्छौँ नि होइन साथी हो नि अझ भन्ने नै हो भने त क्लबमा लागेर हामीमा त कति कुराको विकास हुन्छ हुन्छ जस्तो लाग्छ क्या मलाई त जस्तै के हेर न आफ्नो कमजोरी के के हो के के कुरामा आफू राम्रो छु के गर्न सक्छु के गर्न सक्दिनँ भन्ने कुराहरू पत्ता लगाउनु त सजिलो हुन्छ नि अनि त्यसै गरी आफ्नो अनि आफ्नो समूहमा रहेको साथीको बारेमा खुबी उनीहरूको कमजोरीहरू के छ कसो छ सहज रूपमा स्वीकार्न पनि त सजिलो हुन्छ नि हो किन भन त हो नि र जति पनि समूहमा बसेर वा क्लबमा बसेर विभिन्न विषयवस्तुहरूमा छलफल हुन्छ नि त्यो छलफलले पनि त समालोचनात्मक रूपमा पछि गएर के हुन सक्छ वा कसरी कार्यक्रम गर्न सकिन्छ भन्ने जस्तो खुबी बढेर आउन सक्छ र अर्कोतिर सुन्ने र बोल्ने बानीको पनि त विकास हुन्छ जस्तो लाग्छ क्या मलाई त त्यही त सोध्ने पार्टनर किनकि उखानै छ नि कि बोल्नेको पिठो पनि बिक्छ नबोल्नेको चामल पनि बिक्दैन भनेर अँ फेरि क्लबमा वा भनौँ न कुनै किसिमको समूहमा हामी इन्भल्भ वा आबद्ध हुन्छौँ भने त्यहाँ कसैले कसैमाथि पनि त कुनै किसिमको हेला वा दुर्व्यवहार गर्दैनन् बरु त्यस्तो कुरालाई हटाउनको लागि सबैजना मिलेर काम गरिरहेका हुन्छौँ जसले गर्दा सबैजना समान छौँ भन्ने भावना पनि पैदा गराउँछ र क्लब वा समूह बलियो हुँदै जाने त त्यसरी नै हो नि होइन र हो नि र तपाईँलाई थाहा भएको कुरा हो नि होइन साथी कि समूहमा काम गर्दा सबैजना मिलेर कुनै काम गर्यो भने कति सजिलो हुन्छ र गर्न चाहेको कुरा पनि सजिलो हुन्छ भनेर हो किन भन्नुहोस् त जिक्री हो हो जस्तै हाम्रै पाल्पामा भएको श्रोता क्लबले सबैजना मिलेर मोटर बाटो नै खनेर देखाइदिनु भएको जस्तो र नेपालगञ्जमा पनि हाम्रो श्रोता क्लबको साथीले दाइजो प्रथा मुक्त क्षेत्र घोषणा गरेर देखाउनु भएको जस्तै के हो नि र फेरि म पहिला क्लबमा लाग्दाखेरि होइन सोर्नी पार्टनर कुनै राम्रो काम गर्ने आफ्नै मन आनन्द भराउने आउने क्या मैले यस्तो काम गरेँ मेरो कारणले गर्दा अर्को व्यवहारमा यस्तो परिवर्तन आयो सहयोग चाहिनेहरूलाई सहयोग मिल्यो अनि आफै देखेर क्या कुल फिल हुने क्या मैले त कस्तो राम्रो काम गरेँ भनेर क्या हो नि अब आफ्नो गाउँठाउँलाई विकसित गर्नको लागि वा भनौँ न आफ्नो गाउँठाउँमा रहेको नकारात्मक कुराहरू हटाउनको लागि पनि त समूहमा काम गर्नाले वा भनौँ न क्लबबाट कुनै किसिमको जनचेतनामूलक कार्य गरेर आफ्नो गाउँठाउँमा विभिन्न किसिमको विषयवस्तु रोगको बारेमा जानकारी दिएर जनचेतना फैलाउन सकिन्छ नि होइन त साथी हो नि जिग्री साथी जस्तै पहिला हामी क्लबबाट नि होइन सडक नाटक लिएर कहाँ कहाँ जान्थ्यौँ कि है अझै स्कुल कलेजमा अन्तर्क्रिया कार्यक्रम गर्थ्यौँ अनि कार्यक्रम सकाएर गएपछि त्यो ठाउँमा केही परिवर्तन भयो कि भएन भनेर फेरि हेर्न जान्थ्यौँ क्या र त्यहाँनिर गएर हेर्दा चाहिँ मान्छेहरूले हामीले भनेको कुराहरू बुझेर आफ्नो व्यवहारमा परिवर्तन लिएर आयो भने चाहिँ कस्तो आनन्द आउँथ्यो क्या आफूले गरेको कुरा चाहिँ मिल्यो पुग्यो भने जस्तो हुन्थ्यो क्या झिक्री हो नि आफ्नो कुनै कार्यले गर्दा कसैलाई फाइदा पुग्छ भने त त्यस्तो काम गर्नै पर्यो नि होइन त साथी फेरि हामी युवाको दायित्व पनि त यही नै हो नि कि साना भाइ बहिनीहरू यही क्लबमा लागेर आफ्नो व्यक्तित्व विकास गर्न चाहन्छन् भने उनीहरूको घर परिवारको मान्छेलाई पनि सम्झाइदिने उनीहरूलाई हौसला दिने जिम्मा हामी युवाको नै हो नि नि होइन त साथी पक्कै पनि हो नि जिग्री साथी किनकि हामीले कतिपय साना साथीसँग कुरा गर्दा चाहिँ उहाँहरूलाई उहाँको घर परिवारको सदस्यले क्लबमा जान नदिएको वा नपठाएको कुरा थाहा पाएका थियौँ क्या त्यही भएर त्यस्तो कुरामा पनि हामीले सहयोग गर्न सक्छौँ नि होइन त जिग्री त्यो त हो नि सबिन अझ थाहा छ सोनी पार्टनर मलाई त पहिला के जो जो क्लबमा लागेको छैन नि उनीहरू त कस्तो कुल नै नलाग्ने क्या आफू चाहिँ उनीहरूभन्दा खतरा कुल जस्तो लाग्ने क्या मलाई त त्यही त है आफूलाई मात्रै कुल रे अनि के त मलाई त हेर नि क्लबको कुरा हुने बित्तिकै कस्तो कस्तो भइसक्यो भइसक्यो कि मलाई त हुन्छ नि फेरि फर्केर त्यही समयमा जान पाए नि हुन्थ्यो जस्तो भइसक्यो मलाई कस्तो कुल फिल भइरहेको छ क्या अब समयमा फर्किने कुरा चाहिँ नगर बरु अब चाहिँ एसएमएस क्वेसन चाहिँ सोध्ने बेला आएको छ सोध्ने होइन त हुन्छ हुन्छ सोध न त साथी आजको एसएमएस मत पठाउने प्रश्न रहेको छ के क्लबमा लागेर कुल भइन्छ त र साथी जसका लागि अप्सनहरू रहेका छन् अप्सन ए भइन्छ नि अप्सन बी ह्याका हुन्छ र अप्सन सी मतलबकै कुरा भएन नि मेरो त र साथी आफूलाई लागेको मत पठाउनको लागि मोबाइलको मेसेज बक्समा गएर एसके टाइप गरेर एउटा खाली ठाउँ छोडेर आफूलाई ठिक लागेको अप्सन ए बी वा सी लेखेर सात शून्य सात शून्य यानि कि सेभेन्टी सेभेन्टीमा पठाउनुहोस् है ए साथीसँग मनको कुरामा चिठी आयो है आयो आयो आयो आयो साथी तपाईँ सुन्दै हुनुहुन्छ तपाईँकै प्यारो कार्यक्रम साथीसँग मनका कुरा र तपाईँलाई साथ दिइरहेका छौँ सबिन स्वर्णिमा अनि र सबिन र स्वर्णिमा सँगै तपाईँको प्यारो साथी सुयोग पनि छु है साथी र म कला पनि आइसकेको छु है साथी र म तपाईँको स्विट सिट साथी आयुष पनि छु है साथी र साथी अघि हामीले जुन चाहिँ तपाईँलाई भनेको थियौँ टिमवर्कको कुराहरू एकता नै बल्लो भन्ने कुराहरू त्यही कुरालाई चाहिँ प्रुफ गर्नको लागि चाहिँ आज हामी सबैजना चाहिँ तपाईँको चिठी पत्रमा चाहिँ हामीले सक्दो हाम्रो सरसल्लाह सुझाव के हुन्छ कसो हुन्छ विकल्पहरू खोज्ने चाहिँ प्रयास गर्नेछौँ है त भनेपछि चिठी पढ्ने होइन तपाईँ ल ल म पढ्छु है त यो चिठी चाहिँ हामीलाई हाम्रो सिन्धुलीको साथीले पठाउनु भएको छ र उहाँ लेख्नुहुन्छ हाम्रो क्लब मिलेर एउटा सानो झुपडी बनाएर बालबालिकालाई जम्मा गराएर पढाउन थाल्यौँ त्यसपछि सरकारले पनि घर बनाउनको लागि जस्ता दियो जस्ताको स्कुल बनाएर पढाउन थाल्यौँ त्यसपछि सबै बालबालिकाहरू राम्ररी पढ्न थाले अनि साथी अहिले त त्यही झुपडीमा हामी क्लबका साथीहरू मिलेर शिक्षक झिकाएर बोर्डिङ पनि पढाउन थालेका छौँ पहिले पहिले सबै बालबालिकाको मुखमा क ख ग मात्र हुन्थ्यो भने अहिले त सबैको मुखमा ए बी सी पनि भन्न थालेका छन् सिन्धुलीको साथीहरूले त कस्तो मजाको काम गर्नुभएको है आफ्नो गाउँमा त्यसरी स्कुलै नभएको ठाउँमा स्कुल बनाएर अझ बोर्डिङै पढाउन थालिसक्नु भयो यो कुरा सुनेर त मलाई त कस्तो आनन्द आयो भनेदेखि नि र मलाई पनि साथीहरूले गर्नुभएको काम देखेर चाहिँ साह्रै धेरै सराहना गर्न मन लाग्यो र यसै गरी काम गर्दै जानु होला भनेर शुभकामना दिँदै यस्तै यस्तै अर्को हामीलाई ओखलढुङ्गाको साथीले पठाउनु भएको पत्र छ अब त्यो पत्र नै पढ्छु है त साथी अनि सुयोग साथी त्यो पत्र चाहिँ हाम्रो क्लबकै साथीले पठाउनु भएको त हो नि होइन क्लबकै साथीले पठाउनु भएको हो कि त्यसो के हेरेर यो पत्र चाहिँ हामीलाई ओखलढुङ्गाको साथीले पठाउनु भएको छ र उहाँ लेख्नुहुन्छ हामी एक समूहमा पन्ध्रजना सहभागी थियौँ र त्यसै अन्तर्गत युवा स्वागत समूह सञ्चालन गरियो समूहबाट शिक्षा तथा स्वास्थ्यमूलक समाजमा झल्काउने घरदैलो कार्यक्रम सञ्चालन गरी अगाडि बढाउँदै गयौँ समूहबाट बालबालिका अशिक्षा भएका अभिभावकलाई पत्र प्रेषित गरी कार्यक्रममा सहभागी पनि गरायौँ विद्यालय प्रावि मात्र भएकोले हामीले जिल्ला शिक्षा कार्यालयमा निवेदन प्रेषित गरेर हाम्रो निवेदन सफल हुन पनि पुग्यो चार वर्ष पुगेको बालबालिकालाई बाल शिक्षणमा भर्ना पनि गरायौँ शिक्षासँग सम्बन्धित गीतहरू पनि प्रस्तुत गरेर अन्य धेरै शिक्षा सम्बन्धी कार्यक्रमहरू पनि गर्दै आएका छौँ भनेर लेख्नु भएको छ कि वाह हाम्रो ओखलढुङ्गाको क्लबको साथीहरूले त कस्तो राम्रो काम गर्नुभएको रहेछ है पक्कै पनि ओखलढुङ्गाको साथी मात्रै होइन कि हाम्रो अरू साथीहरूले पनि यस्तो राम्रो राम्रो काम गर्नु भएको छ र समाजको पनि यति धेरै हुन्छ मान र प्रतिष्ठा पनि कमाउनु भएको छ नि होइन र त्यही त त्यही भएर सम्पूर्ण साथीहरूलाई हाम्रो तर्फबाट धेरै धेरै शुभकामना छ है शुभकामना मात्रै होइन र यहाँ एउटा अर्को साथीको चिठी छ बरु म त्यही पढ्छु है त ल यो चिठी पठाउनु भएको छ धादिङको साथीले र उहाँ लेख्नुहुन्छ यो कार्यक्रम सुनेपछि मलाई पनि एउटा क्लब गठन गर्न मन लाग्यो त्यसैले हामीले अठारजना मिलेर एउटा क्लब गठन गरेका छौँ यस क्लबमा म अध्यक्ष भई क्लब सञ्चालन गर्दै आएकी छु हाम्रो क्लबले मासिक रूपमा रु दस सङ्कलन गरी क्लब सञ्चालन गरेका छौँ यस क्लबले देउसी भैलो कार्यक्रम गाउँ गाउँमा गरेर सडक निर्माण पनि गरेको छ र मोटर गाडीसम्म आउन सक्ने भएको छ आजकल साथै यसै वर्ष गाउँमा बिजुली बत्ती ल्याउनका लागि यस क्लबले पच्चिस हजार सहयोग गरी बिजुली बत्ती बालेर गाउँ नै झलमल्ल पारेको छ तर अझै यो क्लबलाई राम्रोसँग सञ्चालन गर्न इच्छा छ त्यसको लागि आर्थिक रूपमा चाहिँ अलिकति हामी कमजोर छौँ है अब यो क्लबलाई कसरी अगाडि बढाउन सकेला यसका लागि हजुरहरूको सुझाव र सहयोगको अपेक्षा गर्दछु साँच्ची नै साथीहरूको यस्तो राम्रो राम्रो कामहरू देखेर त ताली नै बजाएर प्रशंसा गर्न मन लाग्यो होइन त हो नि है कस्तो राम्रो राम्रो काम गर्नुभएको के हाम्रो धादिङको साथीहरूले त्यही त अब भन्ने बेलामा चाहिँ साथीहरूसँग चाहिँ अब रकम छैन भन्नुहुन्छ तर भनिने हो भने त साथीहरूसँग पो हामीले राय सल्लाह चाहिँ लिनुपर्ने बेला आएको जस्तो लाग्यो किनभने उहाँहरूले अब हुन्छ नि यस्तो मजाले आफ्नो गाउँलाई झलमल पार्ने तरिकाले गर्नुभयो त्यत्रो रकम जम्मा गरेर घर दैलो कार्यक्रमहरू गर्नुभयो त्यही भएर साथी फ्रेङ्कली भन्नुपर्दाखेरि चाहिँ तपाईँसँग चाहिँ हामीले कुराहरू चाहिँ विचारहरू चाहिँ बुझ्नु पर्ला जस्तो सोच है कसरी गर्नुभयो भनेर त्यही त अझ हाम्रो साथीहरूले यति धेरै काम गरेर त एउटा उदाहरण नै प्रस्तुत गर्नुभएको छ नि होइन पक्कै पनि हो नि सुयोग फेरि युवाहरू सबैजना मिलेर ठुल्ठुलो काम गर्न सक्छन् भनेर पनि पुष्टि गर्नुभएको छ नि तर मलाई यो लेटरको सबैभन्दा राम्रो पक्ष के लाग्यो थाहा छ तिमीहरूलाई के भन न भन हामी हेर न गाउँमा यो छैन त्यो छैन भने अर्को मुख ताकेर बस्छौँ तर साथीहरूले त आफै सामूहिक रूपमा हुन्छ नि काम गरेर गाउँमा सडक बनाउनु भयो बत्ती लिएर आउनु भयो हुन्छ नि र विभिन्न काम पनि गर्दै हुनुहुन्छ नि त्यसले गर्दाखेरि त उहाँहरू सबैजनाको लागि उदाहरण नै हुनुहुन्छ नि होइन त्यो त पक्कै पनि हो आयुष तर साथी तपाईँको पत्र पढेर तपाईँहरू अहिले आत्ति हाल्नु पर्ने बेला चाहिँ भएको छ जस्तो लाग्दैन किनभने यसरी राम्रो काम गर्दै आउनु भएको छ र अघिल्ला दिनहरूमा पनि यही क्रमलाई निरन्तरता दिँदै जानुभयो भने त पक्कै पनि सफलता हासिल गर्नुहुन्छ नि अनि कलाकै कुरामा थप्नु पर्दा नि साथी जुन तपाईँहरूले चाहिँ महिनै पछि दस रुपियाँ जम्मा गरेर बचत गरेर चाहिँ अहिलेसम्म कामहरू गर्दै आउनु भएको छ यही कुरालाई पनि निरन्तरता दिएर चाहिँ आफ्नो आर्थिक सङ्कट तपाईँले जुन भन्नुभयो नि त्यसलाई समाधान गर्न सकिन्छ होला र त्यो बाहेक चाहिँ अरू कहाँबाट कसरी कस्तो सहयोग पाउन सकिन्छ भन्ने कुरामा पनि सोच विचार गर्न सकिन्छ होला त्यही त नि राम्रो कामको लागि भनौँ न हामीले आफ्नो स्थानीय निकायमै पनि गाविसहरूमा कतिपय कामको लागि सहयोग माग्न सक्छौँ त्योदेखि बाहेक हामीले हाम्रै क्लबबाट पनि विभिन्न कार्यक्रमहरू गरेर चाहिँ आफूले गर्ने कार्यक्रमको लागि आफैले पनि रकम सङ्कलन गर्न सक्छौँ होला जस्तो लाग्छ कि मलाई होइन सबिन त्यो चाहिँ हो साथी टुप्पी पालेर र जुन अघि हामीले तपाईँको पत्र पढ्नुभन्दा अगाडि हाम्रो ओखलढुङ्गा र हाम्रो सिन्धुलीको साथीको पत्र पढाएको थियौँ नि उहाँहरूले जुन तरिकाले त्यो अब सरकारी निकायलाई गाविसहरूलाई एप्रोच गर्नुभयो नि त्यसरी तपाईँहरूले चाहिँ एप्रोच गर्नुभयो भने पनि त्यहाँबाट पनि तपाईँहरूले चाहेको कुराहरू र रकम चाहिँ उहाँहरूले पनि प्रोभाइड गरिदिन सक्नुहुन्छ क्या किनभने यो गाविस भवन र वडाहरूलाई चाहिँ कसरी क्लबलाई सपोर्ट गर्नको लागि भनेरै छुट्टै नै एक किसिमले बजेट नै त्यसरी निर्माण गरिएको हुन्छ तपाईँले त्यहाँ गएर पनि बुझ्नुभयो भने एक किसिमले चाहिँ सहयोग मिल्न सक्छ होला है साथी यो सहयोगको कुरा त भयो साथी होइन तर मलाई के पनि भन्नु मन लाग्यो भने नि यहाँ हुन्छ नि क्लब सञ्चालन गर्ने भनेको चाहिँ एकलोटो प्रयास चाहिँ अवश्य पनि होइन सबैजनाको सहयोग र साथ चाहिँ अवश्य पनि चाहिन्छ त्यसले गर्दाखेरि कुनै पनि कार्यक्रम गर्दै हुनुहुन्छ भने चाहिँ समाजमा गण्यमान्य व्यक्तिहरू भयो हुन्छ नि कसको लागि गर्दै हुनुहुन्छ त उनीहरूलाई पनि इन्भल्भ गरेर उनीहरूको पनि राय सल्लाह लिने प्रयास गर्नुभयो भने अवश्य पनि तपाईँले गर्नुभएको काममा सबैजनाको सहयोग पनि हुन्छ र तपाईँको हुन्छ नि क्लबको नाम पनि अलिकति रोशन हुन्छ होला नि सबैजनाको अगाडि र मलाई आयुषकै कुरामा थप्नु पर्दा चाहिँ साथी जस्तै क्लबमा चाहिँ हुन्छ नि सबैजना समान छु सबैजना चाहिँ इक्वली यो क्लबमा चाहिँ मेरो जिम्मेवारी छ भने तपाईँले आफ्नो क्लबमा पनि हुन्छ नि सबै साथीहरूमा चाहिँ मेलमिलाप बढोस् हुन्छ नि एक्लै अर्कालाई सहयोग गर्ने त्यो भावना चाहिँ उत्पन्न होस् गराउनुको लागि चाहिँ तपाईँले हुन्छ नि आफ्नो क्लबमा चाहिँ त्यो किसिमको वातावरण पनि निर्माण चाहिँ गर्नुपर्छ होला है जसले गर्दा चाहिँ अरू साथीहरूलाई पनि आउँ आउँ लागोस् होइन त सोड्ने बाटो टुप्पी बालेर त्यो त पक्कै पनि हो सबिन अनि फेरि यो आर्थिक कुराहरू नै गर्दाखेरि नि मलाई त के पनि लाग्छ भने नि साथीहरूले धेरै ठुलो रकम पच्चिस हजार दिएँ भन्नुभएको छ सडक निर्माण गरेँ भन्नुभएको छ त्यो त निकै राम्रो काम हो तर सधैँ नै क्लबहरूले चाहिँ आर्थिक मामलासँगै जोडिएको काम गर्नुपर्छ जस्तो पनि लाग्दैन कि मलाई त सानो सानो गतिविधिहरू पनि गर्न सकिन्छ होला जस्तै चाहिँ थोरै मात्र आर्थिक भार लागोस् सडक नाटकहरू देखाएर हुन्छ नि आफ्नै साथीहरू मिलेर ऱ्यालीहरू निकालेर होइन त्यसरी जनचेतनाहरू जगाउनको लागि त धेरै पैसा पनि लाग्दैन र समाजमा परिवर्तन पनि ल्याउन सकिन्छ जस्तो लाग्छ कि फेरि मलाई त के पनि लाग्छ भने नि स्वर्णिमा यो हुन्छ नि क्लब खोल्ने भनेको चाहिँ पैसा कमाउने या आर्थिक रूपमा हुन्छ नि रकम सङ्कलन गर्ने ठाउँ मात्रै होइन कि आफ्नो पर्सनालिटी डेभलपमेन्ट भयो व्यक्ति व्यक्तित्व विकास गर्ने थलो पनि हो हुन्छ नि ठुलो ठुलो काम मात्रै गर्नुपर्छ भन्ने छैन कि आफूलाई चाहिँ कसरी त्यो क्लबमा इन्भल्भ भएर आफूलाई कसरी राम्रो हुन्छ त्यो पनि हेर्नुपर्छ पक्कै पनि साथी र भनिन्छ नि जहाँ इच्छा त्यहाँ उपाय तपाईँहरूले भयो भने त नहुने भन्ने कुरै छैन नि अनि कलाको कुरासँग जोड्दाखेरि नि साथी जुन चाहिँ तपाईँहरूले अब हामीलाई यो पत्र लेख्नुभन्दा अगाडि त्यस्तो राम्रो राम्रो काम गरिसक्नु भयो भने मलाई त के लाग्छ भने तपाईँहरूले अलिकता पनि मलाई त के लाग्छ तपाईँ मलाई त के लाग्छ तपाईँहरूले टिममा बसेर आयुषले अघि भनेको जस्तै सबैजना मिलेर तपाईँहरूले के गर्न सक्नुहुन्छ कसरी फन्ड रेजिङ गर्ने भनेर सबैजनाको राय सल्लाह चाहिँ लिनुभयो भने आफ्नो क्लबभित्र पनि लिनुभयो भने चाहिँ त्यसले पनि तपाईँहरूलाई क्लबलाई कसरी डोर्याउने कुन तरिकाले लिएर जाने हाम्रो क्लबको अब्जेक्टिभ के हो त्यो सबै कुराहरू चाहिँ सेट गर्नको लागि चाहिँ तपाईँहरूको भिजनहरू भयो गोलहरू भयो सबै सेट गर्न चाहिँ सहयोग गर्छ होला नि र साथी तपाईँहरूले यति धेरै कार्यहरू गर्न सक्नु भएको छ र आगामी दिनमा पनि यस्तै राम्रो कार्यक्रमहरू गर्दै जानुहुन्छ भनेर हामी धेरै धेरै विश्वस्त पनि छौँ छौँ र साथीसँग मनका कुरा टिमसँग चाहिँ तपाईँहरू यसै गरी हामीसँग सम्पर्कमा रहिराख्नु भयो भने हामीले आयोजना गर्ने विभिन्न तालिम अथवा विभिन्न खालको कार्यक्रममा तपाईँहरूलाई पनि समावेश गरेर अगाडि के गरी बढ्न सकिन्छ भन्ने कुरा पनि विचार गर्न सक्छौँ नि त्यही कारणले अगाडि आगामी दिनमा राम्ररी बढ्दै जानु होला भनेर शुभकामना पनि दिन चाहन्छौँ र अब यो शुभकामना सँगै चाहिँ सबिन र मैले चाहिँ कला आयुष र सुयोगलाई थ्याङ्क यू पनि भन्छौँ किनभने यिनीहरू आएर रमाइलो पनि भयो र हामीले तिनवटा तिनवटा लेटरहरू चाहिँ राम्ररी कुराकानी पनि गर्यौँ होइन त सबिन हो नि दिमागको बत्ती बाल्नुहोस् प्रश्नको उत्तर दिनुहोस् साथीसँग मनका कुराको नयाँ स्तम्भ दिमागको बत्ती बाल्नुहोस् साथी स्तम्भ दिमागको बत्ती बाल्नुहोस् को पालो आउने बित्तिकै तपाईँको हात कलम कापीतिर लम्क्यो कि क्या हो अब महिलाहरूले प्रयोग गर्ने कन्डमलाई के भनिन्छ भने प्रश्नको उत्तर नै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 नि मैले नभएको मान्छे पनि हुन्छन् होला त मनोरञ्जनपूर्ण चटपटे खबरहरू रमाइलो रमाइलो तथ्यपूर्ण जानकारीहरू मन छुनेले तथा युवाहरूको सफलताका कथाहरू साथीसँग मनका कुरा टिमको अप टु डेट जानकारी जान्ने होइन सबिन आयु सुयोग स्वर्णिमा र कलाको सेक्रेट्स र रमाइलो जानकारीहरू गर्न मन छैन उनीहरूसँग फास्ट फास्ट कुराकानी भेट्नुहोस् हामीलाई चौबिसै घन्टा सातै दिन र बाँड्नुहोस् हामीसँग मनका कुरा एकैछिन त्यसैले आउनुहोस् जोडिनुहोस् नयाँ पुस्तासँग लगइन गर्नुहोस् हाम्रो वेबसाइट www.ssmk.org. ल साथी विभिन्न किसिमको विषयवस्तुको बारेमा जानकारी पाउनको लागि र तपाईँकै प्यारो कार्यक्रम साथीसँग मनका कुराको बारेमा पनि धेरै कुरा थाहा पाउनको लागि हामीले तपाईँकै लागि यो वेबसाइट तयार गर्दैछौँ भन्ने कुरा सुनेर त तपाईँलाई पक्कै रमाइलो लाग्यो होला नि होइन रमाइलो त लागिहाल्छ नि होइन जिगिर साथी आफ्नै मनपर्ने कार्यक्रमको छुट्टै वेबसाइट तयार हुँदैछ भन्ने कुरा सुनेर त दङ्डा सुन्नुहुन्छ होला नि होइन त साथी टुप्पी पालेर ल है त साथी तपाईँको हाम्रो आफ्नै वेबसाइट डब्लु डब्लु डब्लु डट एसएसएमके डट ओआरजीमा लगइन गर्ने होइन त सोनी पार्टनर ए सोनी पार्टनर सोनी पार्टनर ए सोनी पार्टनर के गरेर भने सबिन त्यस्तै दङ्ग पर्छ क्या फेरि यो हेर्नु न साथी बी अब म दङ्ग परेको कारण थाहा पायो भने त तिमी पनि दङ्ग परेर मुर्सा पर्छ होला बुझ्यौ सोनी पार्टनर अब तिमी पो यस्तो निष्ठुरी छौ त त्यत्रो कैलालीसम्म गएर आएपछि लागि कसैले ल्याइदिनु पर्दैन टुप्पी पालेर मैले त तिम्रोलाई कस्तो राम्रो गिफ्ट ल्याइदिएको छु त अँ होला नि खुब साथीको अगाडि कति नै गफ दिन खोज्दो रहेछ क्या ल्याइदिएको भए देऊ न त खोइ त्यसै गफ दिने <laughs> यहाँ छ ल हेर त तिम्रो यो कपाल छट्ट लाएर दुई चुल्टी बाँड्नको लागि मैले तिमीलाई कति थरीको रिबन ल्याइदिएको छु ल हेर त हेर त रातो रिबन हरियो रिबन निलो रिबन टुप्पी पालेर हेर हेर कति बाटो क्या यो सबिन हेर्नुहोस् त साथी अस्ति खेलकुद मेलामा के के गर्दा चाहिने यो रिबन पछि बाँकी भयो होला अनि खुब मेरो लागि ल्याइदिएको अरे <laughs> अब झन् तिमीलाई कपालमा रिबन लगाउँदा कस्तो राम्रो देखिन्छ होला भनेर अब बाँकी भएको रिबन सबै लिएर आइदिने मैले ऊ त के के रहेछ क्या टुप्पी बालेर फेरि तिमीलाई थाहा छ यो हरेक रङको रिबनको नि फरक फरक अर्थ हुन्छ भनेर अब त्यो अर्थहरू त हेर मलाई पनि थाहा छ सबिन कि यो रातो रिबनलाई यसो घुमाएर क्रस बनाएर लगाउने हो भने त्यसलाई सामान्यतया एचआइभी एड्स विरुद्धको चिन्हको रूपमा लिइन्छ अनि त्यो बाहेक लागु पदार्थ र मादक पदार्थ खाएर ड्राइभिङ गर्ने विरुद्धको चिन्हको रूपमा पनि लिइन्छ के सोनी पार्टनरलाई त थाहा रहेछ त अब यही अब जीवनकै बारेमा जाँदा जाँदैमा कुरा गरौँ न त हुँदैन सोनी पार्टनर हुन्छ नि त ल है साथी अहिले भने यो सबिनले के गतिलो कुरा गर्यो है <laughs> जे पनि अब होइन जिग्री साथीलाई त थाहा छँदैछ नि सबिन कति गतिलो छ भनेर बरु जिग्री अब सोनी पाटलले रातो रिबनको कुरा त गरिहाले अब म तपाईँलाई गुलाबी रङको रिबनको बारेमा चाहिँ जानकारी दिन्छु है त गुलाबी रङको रिबनलाई चाहिँ स्तन क्यान्सर तथा अरू प्रकारको क्यान्सरको जनचेतनासँग जोडिँदो रहेछ क्या साथी अनि त्यसै गरी नि साथी पहिलो रङको रिबनले चाहिँ आत्महत्या रोकथाम र सामान्य रूपमा आशाको प्रतीकको रूपमा लिइने रहेछ हो है जिग्री साथी अनि त्यसै गरी निलो रङको रिबनलाई चाहिँ माथि हुने दुर्व्यवहारको विरुद्धको प्रतीक अनि त्यस्तै गरी शिक्षाको र सङ्गीतको प्रतिको रूपमा पनि लिने गरिन्छ बरु सोनी पार्टनर यो सेतो रिबन चाहिँ के को हो त्यो पनि भनिदेऊ न ल जिग्री साथीहरूलाई अब सबिन सेतो रङ निश्चलताको प्रतीक हो भनेर त धेरैलाई थाहा होला सेतो रङको रिबनलाई चाहिँ महिलामाथि हुने हिंसा विरुद्धको प्रतीकको रूपमा लिइन्छ ठ्याक्कै हो नि त अनि ठ्याक्क त्यसको उल्टो कालो रङको कपडा वा रिबनलाई चाहिँ कुनै कुरामा असहमति वा विरोधको प्रतीक मानिँदो रहेछ क्या साथी अनि त्यसै गरी नि साथी हरियो रङको रिबनलाई वातावरण प्रतिको चासो तथा हराएको बालिकाहरूको प्रतीक मानिँदो रहेछ अनि जिग्री साथी सुन्तला रङको रिबनलाई चाहिँ ब्लड क्यान्सर र भोकको प्रतीक मानिँदो रहेछ अनि साथी ब्राउन कलर यानि कि खैरो रङको रिबनलाई चाहिँ के को प्रतीक मानिन्छ थाहा छ तपाईँलाई यसो ग्यास गर्नुहोस् त गर्ने के है सोनी पार्टनर पनि खुर्कने के को प्रतिको भन्नु छैन गेस सेसले देख्नु भयो साथी यो सबैलाई थाहा रहेन रहेछ अनि के के के भन्छ खासमा नि साथी खैरो रङको रिबनलाई श्रुति जन्ने पदार्थको विरुद्धको प्रतीकको रूपमा लिइन्छ अब यो कुरा त मलाई पनि थाहा थियो नि अब तिमीले कसरी भन्छौ भनेर पो हेरेर अब हो त नि र त्यसै गरी नि जिग्रे साथी साथी जस्तो रङको यानि कि सिल्भर कलर भन्छौँ नि हामी हो त्यसको रिबनको कुरा गर्दा चाहिँ यसले अपाङ्गता भएका बालबालिकाको प्रतीकको रूपमा चाहिँ लिँदो रहेछ साँच्ची है साथी यति रिबनको मात्र पनि कति धेरै अर्थ हुने है ल ल ल त्यो त हो नि स्वर्णी बाटना त्यही भएर त मैले तिमीलाई यति राम्रो राम्रो रातो निलो हरियो पहेँलो कालो सेतो सबै रिबन ल्याइदिएको नि ल ल ल अब तिम्रो त्यो कपालमा लगाइहाल त कि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 इमेलबाट आफ्ना कुराहरू पठाउन चाहनुहुन्छ भने आफ्ना कुराहरू लेखेर CW friends at Hotmail dot com CWFRINDS at Hotmail dot कममा पठाइहाल्नुहोस् है टुप्पी पालेर र एसएमएसबाट कुरा बाँड्न चाहनुहुन्छ भने मोबाइलको मेसेज बक्समा गएर एसएसएमकी टाइप गरेर एउटा खाली ठाउँ छोडेर आफूलाई लागेको कुरा लेखेर सेभेन्टी सेभेन्टी यानि कि सात शून्य सात शून्यमा पठाउनुहोस् भन्दै तपाईँको यो हप्ता अनि प्रत्येक दिन हरेक घन्टा हरेक मिनट हरेक क्षण राम्ररी बितोस् भन्दै तपाईँकै प्यारो कार्यक्रम साथीसँग मनका कुराका सारा टिम आयुष कला सुयोग म टुप्पी पालेको साथी सबिन र म तपाईँलाई नै धेरै धेरै माया गर्ने साथी स्वर्णिमा पनि बिदा माग्छु नमस्ते बाई बाई फेरि भेटौँला